माया गर्छु भानु भने जुठो ठान्ने हौ कि माया गर्छु भानु भने जुठो ठान्ने हौ कि लोभी आँखा झुलमुराई उठ्यो भन्ने हौ कि केही नभने बाँसु भने दुःख आफ्नै प्रीति धर्मै भएको भने पनि झुठो भन्ने हौ कि खुसी आँखाबाट खसेको छ भर्खरै त तिम्रो खुसी आँखाबाट खसेको छ अध्यारोले तिमीलाई आफू खुसी डसेको छ आफू खुसी डसेको छ यस्तो बेला म छु भन्दा निचो देख्ने हौ कि यस्तो बेला म छु भन्दा निचो देख्ने हौ कि घाउ माथि औला राखी थिचो भन्ने हौ कि केही नभनी बासु भने दुख्छ आफ्नो प्रीति धर्मै भएको भने पनि झुठो भन्ने हौ कि पनि त वेदनाले रुझेको छु तिमी जस्तै म पनि त वेदनाले रुझेको छु दुःखसँग दुःख साट्ने सुख खोज्दै हिँडेको छु सुख खोज्दै हिँडेको छु यस्तै केही भनौँ भने स्वार्थी ठान्ने हौ कि यस्तै केही भानु भने स्वार्थी ठान्ने हौ कि धिक्कारेर आफैलाई फेरि रुने हौ कि केही नभनी बसु भने दुख्छ आफ्नै प्रीति घरमै भएको भने पनि झुठो भन्ने हो कि